डोराउँला खाए बिचको धर्ना नौ धान चिन्दिनौ ढौमारी किन चाहियो सो da. पिटिकाई जिउ राम्रो चिटिकाई रिसाउने पिटिकाई हेर न छ त्यही सुहा छ जुन जस्तो मुहार छ जे छ त्यही सुहा छ बनाना सोल्टिनी किन चाहियो बनाना सोल्टिनी किन चाहियो रमाउन जान्ने भनेको मान्ने रमाउन जान्ने भनेको मान्ने